कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूमा प्राविधिक मित्र श्री सन्दीप सुन्दा सहित यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आजको अंक शुभारम्भ गर्छौं एउटा देशज गानबाट आफ्नो देशको शान दिनु परे पनि भाइ तयार सब अघि हे नेपाली दाजु भाइ हो नेपाली दिदी बहिनी हो 爱你啊。 कति मिठो कण्ठ तिम्रो मुखै कति सुन्दर तिमीलाई भनु कि म नेपालको किन्नर रूपले पनि सिपले पनि दिलै छुने जात रत्नदास है गाउँदै आयो कति मिठो साथ रूपले पनि सिपले पनि दिलै छुने जात रत्नदास है गाउँदै आयो कति मिठो साथ राष्ट्रकवि माधव घिमिरेका यी चार पंक्तिले मास्टर रतनदास प्रकाशको जीवनको सम्पूर्ण झलकलाई प्रतिविम्बित गर्छ नेपाली रंगमंचमा अभिनेता भएर नेपाली रंगमंचमा नाट्य निर्देशक भएर र नेपाली सांगीतिक जगतमा संगीत प्रवर्धक भएर लामो समय काम गरेका नेपाली संगीत जगतका एक जीवन्त प्राज्ञ मास्टर रतनदास प्रकाश आजकै दिन दुई हजार उनाचालिस साल उनाचास सालमा बित्नु भएको थियो जीवनको अन्तिम कालसम्म पनि साइकल चलाएर हिँड्नुहुने रतनदास प्रकाशका साइकलको ह्याण्डलमा औंलाहरू सदैव चलायमान हुन्थे कुनै सुरमा कुनै संगीतमा कहिलेकाही कुनै लयमा अलिअलि बुढेसकालतिर मात्र बाक्लो चस्मा लगाउन थालेका मास्टर रतनदास प्रकाश दौरा सुरुवाल टमक्क मिलेको शरीरमा लगाएर ओठमा भाव गम्भीर मुस्कान लिएर बोल्दा पनि अत्यन्त गुणगम्भीर आवाजमा रंगमंचमै उभिएर बोले यस्तो बोल्ने शैलीका ती गायकलाई काठमाण्डुको जीवनमा अहिले देख्न नपाउँदा मलाई आफैलाई पनि कहिलेकाही खल्लो लाग्छ दुई हजार उनाचासमा नेपालमा टेलिभिजनको उदय भइसकेको नौ वर्ष भइसकेको थियो रतनदास प्रकाश यदा कदा टेलिभिजनमा अस्वस्थ रूपमा कहिले स्वस्थ रूपमा र कहिले गाउँदै गरेको अवस्थामा देखिन्थे मास्टर रतनदास प्रकाशले आफ्नो युवा कालमै नेपालमा संगीतको एउटा प्रतिष्ठान खोले जसको नाम थियो महेन्द्र संगीत निकेतन महेन्द्र संगीत निकेतनबाट उनले धेरै युवा पुस्ताका कलाकारहरूलाई संगीतमा शरीक गराए विशेष त बच्चु कैलाश जगतमर्दन थापा पीएल श्रेष्ठ कुमारी लिली सिंह गंगा राणा कलाकारहरू महेन्द्र संगीत निकेतनबाटै प्रकट भए महेन्द्र संगीत निकेतन प्रकट हुनुभन्दा अगाडि नै मास्टर रत्नदास प्रकाश आफ्नो जीवनकालमा पहिलो पटक कलकत्ता गएर गीत रेकर्ड गराउन जाँदा धेरै दिनसम्म फर्केर नआएपछि काठमाडौँमा यस्तो पनि हल्ला चलाइयो उनकी आमालाई खबर पुग्यो तिम्रो छोरा त हिन्दुस्तानमा मरिसकेछ अब आउँदैन तर उनको त्यही बेला रेडियोबाट गीत बज्न भर्खर शुरू भएको थियो तर होइन म निशाना तिमी तिमी धारी खन्जरी हौ म माहुरी हुँ राधा तिमी आफू मन्जरी हो म माहुरी हो राधा तिमी आफू मन्जरी हो तर होइन म निशाना तर होइन म निशाना तिमी धारी खन्जरी हो राधा धारी खन्जरी हो म माहुरी हो राधा तिमी आफू मन्जरी हो घामको बटुवा छटपट गरी हिँडेको म घामको बटुवा छटपट गरी हिँडेको ठन्ड हवा तिमी हो राधा ठन्ड हवा तिमी हो तिमी ग्रीष्म की झरी हो तिमी ग्रीष्म की झरी हो राधा राधा मोमा हो राधा तिमी आप मंजरी हो राधा मोह को जालो तिमी शारदी शशि हो मोह एक कांच टुकड़ा तिमी नाग की मणि हो मणि कहाँ तिमी कहाँ म कहाँ तिमी कहाँ म तिमी फुल हौ म हिरो म पृथ्वीको मनुवा म पृथ्वीको मनुवा तिमी स्वर्ग की पड़ी हो तिमी स्वर्ग की पड़ी हो राधा राधा म माहुरी हो राधा तिमी मन्जेरी हो तिमी सुहाउँदोमा सत्य ठिक ठिक भनेको तिमी सुहाउँदोमा सत्य सते, ठिक के भनेको म पितले औँठी राध पितले औँठी तिमी सुन कि चरी हौ तिमी सुन कि चरी हौ राधा राधा म माधुरी हो राधा कवि नाटककार भीमनिधि तिवारीको शब्दमा गायक संगीतकार मास्टर रत्नदास प्रकाशको आवाज विक्रमाब्द उन्नाइस सय उनासीको माघ कृष्ण अष्टमीका दिन लाजिमपाट स्थित एउटा साधारण खड्गी परिवारमा जन्मिएका थिए रत्नदास भवानी प्रसाद खड्गी र माता हिरामायाको साइला छोराका रूपमा जन्मिएका रत्नदास प्रकाश राणाकालको दरबारमा एउटा आतंक नै थिए रतनदास प्रकाश राणाको दरबारमा पुग्दा त्यति बेलाका राणाका नानीहरू सुसारेहरू रानीहरू बारदलीबाट हाम्फाल्न खोज्थे रतनदासलाई चुम्न अंगालो हाल्न र भेट्न र कैयौंले त रत्नी तिम्रो निम्ति यो हिराको औठी भनेर बारदलीबाट फ्याँकिदिन्थे र यो दृश्य देखेर उनलाई कैयौं पटक राणा हजुरले धेरै पटक जेल पनि हालेका छन् र उनलाई सिक्रीले बाँधेर घिसारेर दरबारमा ल्याई कुटेका पनि छन् यस्ता अद्वितीय इतिहाससँग बाँचेका रतनदास प्रकाशले नेपाली संगीतमा धेरै ठूलो परिवर्तन ल्याए मित्र सेनको झ्याम्रे गीतको लयलाई उनले आधुनिकीकरण गर्ने कोशिश गरे जसमा उनले कवि गीतकार माधव घिमिरेलाई पनि आफ्नो यात्रामा सहयात्री बनाए र माधव घिमिरेलाई गीत आठ पंक्तिका हुन्छन् र यसका दुई अन्तरा र एउटा मुखडा हुन्छ भनेर पद्धति शैलीका गीत लेख्न उनले नै सिकाए भन्ने कुरा राष्ट्रकवि माधव घिमिरले अस्ति भर्खर उनको जन्मदिन विशेष कार्यक्रममा अजर अमर गीतहरू मार्फत नै उद्घोष गरेका थिए बाल्यकालदेखि नै रतनदासको झुकाउ नाचगानतर्फ थियो त्यस युगका भुक्तभोगी पिता आफ्नो छोराले हेला गर्ने पेसा नअपनाओस् भन्ने चाहन्थे तर उनकी आमा हिरामाया चाहिँ छोरालाई संगीतमै लगाउने विचार गर्थिन् कारण उनी आफै पनि संगीत प्रेमी थिइन् त्यसैले रतनदासलाई उनकी आमा हिरामायाले संगीततर्फै प्रेरित गरिन् प्रारम्भमा संगीत शिक्षा दिन उनकी आमाले ठमेलका उस्ताद भैरवलाल सिंह प्रधान कहाँ पठाए उस्तादबाट स्वर र तालमा ज्ञान हासिल गरेपछि केही महिना उनी टीएल राणाबाट पनि संगीत सिक्न थाले पछि उस्ताद रामबहादुर श्रेष्ठबाट उनले नेपालका परम्परागत संगीतमा निकै ज्ञान हासिल गरे सर्वप्रथम तत्कालीन गाई जात्राको अवसरमा देखाइने कसाईहरूको पल्टनी नाचमा मारूनी अर्थात सिर्पिनी भई नाचेपछि रत्नदासमा अभिनय पनि गर्न सक्छु भन्ने विश्वास पैदा भयो यसपछि रत्नदास तत्कालीन नाच थिएटरहरूमा अभिनय गर्न लागे रामशरण दर्नालद्वारा लिखित पुस्तकबाट साभार गरिएको यो अंशमा रतनदास प्रकाशका बारेमा विविध जानकारीहरू छन् तर रतनदास प्रकाशलाई स्वयं मैले पहिलो पटक भेट्दा उनी नाटककार बालकृष्ण समलाई भेट्न आएका थिए र हामी बालकृष्ण समको नाटक अन द वेगमा अभिनय गरिरहेका थियौं र अघिल्लो दिन हामी नवरसको प्राभ्यास गर्दैथ्यौं रतनदास प्रकाश मैलपोस दौरा सुरुवालमा सजी सजाओ भएर बाहिर पर्खिरहेका थिए र उनी गएपछि मात्र हामीले थाहा पायौं ती भद्र पुरूष रतनदास प्रकाश रहेछन् जो नेपाली संगीत इतिहासका कालजयी गीतहरूका श्रष्टा सर्जक र रचनाकार थिए उनले नै नेपाली संगीत आकाशमा युगल गीतको परम्परालाई शुरू गरे लक्ष्मी कुमारीसँग हावा माथि फुलको सुगन्धली बहिरहोस् प्रेम गीत गाउँछन् पन्छीहरू आहा जुन सुन नगर तीर जाऊं नगर जग को कोलाहला देखी पर बन को एक हो जसको नजिकै कलुलल गरी हा, हा, सरिता निर्मल बगो प्रेमको दाना प्रेमको दाना मास्टर रतनदास प्रकाशले विक्रम सम्बत उन्नाइस सय पञ्चानब्बेमा रेकर्ड गराइसकेको यो गीतमा लक्ष्मी देवीको स्वर समाहित छ लक्ष्मी देवी बाहेक उनले प्रेम देवीसँग पनि युगल गीत गाएका छन् रेकर्डको नमूना सुन्दा यस्तो लाग्छ युगल गीतमा उनले मञ्चमा गरेकै जस्तो अभिनय गरेर गाएको पनि पाइन्छ उन्नाइस सय पञ्चानब्बे पछि उनी पुनः उन्नाइस सय सन्तानब्बेमा पनि कलकत्ता गई चारवटा गीतलाई रेकर्ड गरेर आए यसै गरी दुई हजार दस साल दुई हजार बाह्र साल दुई हजार पन्ध्र सालमा पनि उनी कलकत्ता गई गीत रेकर्ड गरेर आए तर दुई हजार सालको घटना चाहिँ निकै दुःखदायी रह्यो विक्रम सम्बत दुई हजारमा उनी केही गीत रेकर्ड गराउन गए तर छ महिना जति उनी कलकत्तामै फँसे त्यसबेला अल इण्डिया रेडियोमा स्वरको जाँच दिई सफल भएर केही नेपाली गीत अल इण्डिया रेडियोबाट प्रसारित गरे तर त्यति बेला काठमाडौँमा उनको ईर्ष्या गर्नेहरूले उनको मृत्यु भयो भन्ने नचाहिँदो हल्ला चलाएर घरमा त्रसित बनाइदिए खबर पाएपछि उनी तुरन्त घर फर्के छोरालाई सकुशल फर्केको देखेर परिवारमा त्यति बेला घनघोर खुशी छायो रतनदास प्रकाशले म माधुरी हुँ मैया तिमी आप मन्जरी हौ पहिलो पटक शान्त शमशेरको दरबारमा गाएका थिए जुन दरबार अहिले एउटा स्कूलको रूपमा परिणत भएको छ दिलको शान्ति कहाँ गयो नि चर्किएको घाउले उनको त्यो गीत अहिले नेपाल राष्ट्र बैंक भएको सिंह महलमा उनले गाएका थिए यी धेरै घटनासँग जोडिएका रतनदास प्रकाश नेपालका ठूलठूला दरबारमा धेरै पटक गीत गाउन उभिएका हुन् तर दुई हजार बीस सालदेखि मास रतनदास प्रकाश पुष्प शमशेरको नाचमा नायक भए यसभन्दा अगाडि उनी नायक होइन नायिका भएर अभिनय गर्थे तर पछि झुङ्गाको रेखी बस्न थालेपछि उनले नायिका हुने मौका पाएनन् नायक हुनु पर्यो राणाकालमा र त्यो समय विशेष गरेर जुङ्गा काट्नु अपराध मानिन्थ्यो र झुङ्गा काट्न नपाइने हुनाले उनले नायकमा अभिनय गर्नुपर्ने स्थिति आयो र उनका नायिकाका रूपमा धेरै पछिसम्म पनि दौलत विक्रम विष्ट निरविक्रम प्यासी र पन्ना काजीहरू चर्चित मानिन्थे रतनदास प्रकाश विशेष आजको यो कार्यक्रमका बारेमा राजेश्वर उदय लेख्नुहुन्छ श्रद्धाञ्जली मास्टर रतनदासलाई नेपाली संगीतलाई अपार सांगीतिक निधिले धनी बनाइदिनुभयो उहाँको सर्वाधिक लोकप्रिय गीत झमझम पानी पर्यो असारको रात पारीबाट बज्न लागे मकैका पात म माहुरी उरादा जस्ता गीतहरू सुन्न पाइने भयो खाना अरूले पनि मिठै पकाउँछन् तर आमाले पकाउनु भएको जस्तो स्वादिष्ट त कहाँ पाउनु मैले जस्तै कार्यक्रम त अरूले पनि सञ्चालन गर्छन् तर प्रकाशजीले सञ्चालन गर्नुभएको अजर अमर गीत जस्तो अरू कहाँ पाउनु गीत बजाउनु र त्यसको बारेमा केही भन्नु ठूलो कुरा रहेन प्राय कसैले नसम्झेका हाम्रा सर्जकहरूको बारेमा र उहाँहरूले प्रदान गर्नुभएको सांगीतिक योगदान सबै सबैको बारेमा जानकारीका साथै जन्मदिन उहाँको दिन अशक्त भएको र देहान्तको बारेमा प्राय दुर्लभ जानकारीहरूको मिठासपूर्ण तरिकाले बेली विस्तार अरू कहाँ पाउनु त्यसकारण पनि कार्यक्रम अजर अमर गीतहरू साँच्चैको अजर अमर र कालोजयी नै बन्नेछ कोशी ढुङ्गा नै बन्नेछ नेपाली रेडियो कार्यक्रमको इतिहासमा राजेश्वर उदयका यी पंक्तिसँगै दीपक कल्याण एसएन दाहाल दिनेश रावत सरिता डाङ्गी देवेन्द्र मानसिंह सुरेश अधिकारी कुमार जंग कार्की सुशीला सिलवाल केशव शाहका पंक्तिहरू पनि छन् समयका साथमा अवश्य वाचन गरिनेछु अब कविवर माधव घिमिरेको पहिलो गीत जुन मास्टर रत्नदास प्रकाशले संगीत र स्वर दिएर रेकर्ड गरेका थिए झम झम झम झम पानी पर्यो आसारको रात पारीबाट बज्न लागे मकैका पारिमा झल्या झुलिप भलेजीको धारा कहाँ होला कहाँ होला डाँडा माथि झुल्किएको तारा पानी पर्यो को रात बारीबाट बदन लगे मकैका पात सङ्गीतको संसारमा कहानी र आधा आधा में एकल उठी आज कल समझो म आज कलै सँगै गाउँ गाउँ लाग्छ झुन्किरीको झुन्किरीको साथ उडी जाउँ जाउँ लाग्छ झमझम पानी पर्यो आसारको रात कत्मीको आधा रातमा झम्किएको धारा अजमेको मनो मनै सम्झिएको प्यारा सम्झिएको प्यारा रचना रतनदास प्रकाशको स्वर र संगीतमा यो गीत हामीले उनकै नामको एउटा पुरानो एल्बमबाट साभार गरेका हौं मास्टर रतनदास प्रकाशका छोरा पनि संगीतमा आबद्ध थिए प्रेमदास प्रकाश जस जसले केही समय नेपाली संगीतलाई अमूल्य योगदान दिए विशेष गरेर उनले रतनदास प्रकाशका चेलाहरूसँग पनि सहकार्य गरे र मास्टर रतनदास प्रकाशका नाति जो अहिले नेपालका चर्चित फोटोग्राफर अनुप प्रकाशका नामबाट चिनिन्छन् उनी पनि टेलिभिजनमा एउटा सांगीतिक लाइभ कार्यक्रम सञ्चालन गर्दै आएका छन् केशव शाह लेख्नुहुन्छ मेरो चाइल्डहुडदेखि मनपर्ने संगीतकार हुनुहुन्थ्यो उहाँको सम्झनामा राम्रा गीतहरू तपाईँको प्रस्तुतिमा सुन्न बसेको छु सामी सर भनेर लेख्नु भएको छ धन्यवाद छ यहाँलाई त्यसै गरी सिलवाल सुशीला लेख्नुहुन्छ रतनदास प्रकाशप्रति हार्दिक श्रद्धा सुमन अनन्त कटवालका पनि यस्तै पंक्तिहरू छन् आबुधाबीबाट त्यसै गरी दीपक कल्याण लेख्नुहुन्छ नेपाली संगीत जगतका महान हस्ती मास्टर रतनदास प्रकाशमा श्रद्धा सुमन उहाँको बाटै र मुनि बाटै र माथि झमझम पानी पर्यो नेपालको सहर जान्छुसँगै लाग्यो रहर दिलको शान्ति हाए गयो नि उकालीको रेलीमै सुनसान रातमा जस्ता सदाबहार गीतहरू अवश्य नै कार्यक्रममा बज्नेछ होला भन्ने आशामा छु दिनेश रावत लेख्नुहुन्छ मास्टर रतनदास प्रकाशज्यूप्रति हार्दिक श्रद्धांजलि म जस्तै लाखौं विदेशी भूमिमा रहनेहरूलाई गाउँघरको झझलको दिलाउने रतनदास प्रकाशज्यूको गीत उकालीको रेलीमय पिपल्लो छायामा माइलो रोयो रेलीमय गाउँघरको मायामा सुन्न पाए राम्रो हुने थियो सिन्धुली दुधौली छ आम डाँडाका हाल मरूभूमिको देशमा रहनुहुने दिनेश रावतका यी पंक्तिहरू सरिता दाङी लेख्नुहुन्छ अजर अमर गीतहरू अति नै मनपर्ने रेडियो कार्यक्रम हो नियमित सुन्ने गर्छु तर कमेन्ट भने आज पहिलो चोटि लेखेकी छु दाई आज हामी सबै फ्यामिली सँगै बसेर सुन्दैछौ र उहाँले आफ्ना विमल डाङ्गीजीको नाम पनि उल्लेख गर्नुभएको छ सुरेश अधिकारी गायक देवेन्द्र मानसिंह त्यसै गरी कुमारजङ कार्कीले पनि आफ्ना पंक्तिहरू यहाँ लिपिबद्ध गर्नुभएको छ र विशेष गरेर वसन्त छेत्री जो जनसवाल पत्रिकासँग आबद्ध हुनुहुन्छ कला पृष्ठ संयोजक उहाँ लेख्नुहुन्छ फेरि बेग्र प्रतीक्षामा सधैँझै अजर अमर गीतले मनभित्रको नौलो तरंग उत्पन्न गराउँछ साथमा संगीतको छनौटले पैंतालिस मिनटको धीट मर्दैन त्यसमा पनि स्रष्टा र संगीतको इतिहासको रहस्यमय जानकारीले सुनमा सुगन्ध थपिन्छ अमरदीप श्रेष्ठले आज अफगानिस्तान र पाकिस्तानको सिमानातिर भूकम्प आएको खबरले दुखित बनाएको र सबैमा मानवीय क्षति कम होस् भनेर कामना गरेर लेख्नु भएको छ रतनदास प्रकाशका केही गीतहरूमा आफ्नो संगीतको झल्को अवश्य छ तर रंगमञ्च शैलीको प्रस्तुतिको एउटा बानगी यो गीतमा पनि पाइन्छ कहाँ जाने होला राजा लाल जौवन घुमाएर के पाउने होला तिम्रो प्यार सम्झिएर काम पार लाउला रानी तिम्रो आँसु सम्झिएर चाँडै फर्किआउला छाया परदेश एउट माया पर फेरि भेट हुन्छ हुन्न कलै थाहा छ र कलै थाहा छ र निठुरियो छाती माथि लुकाएर सिरा नरो न नरो रानी मलाई लाग्छ पीरा, मलाई लाग्छ पीडा सानो माया झुवाएर कहाँ जाने होला रानी रोई रोई नबसे है सडे फर्के आउला कति कुरा भन्नु थियो गयो मनको मनमा भित्र पर्छ को दिनमा हिजो जाने मन लाग्यो तिम्रो हाँसो हेरी आज जाने मन छैन तिम्रो तु हेरी जाने होला राजा काली जौवन घुमाएर के पाउने होला तिम्रो प्यार सम्झिएर काम पार लाउला रानी रोई रोई नबसे है चाँडै फर्किआउला हाम्रो ट्विटरमा हामीलाई मेन्सन गर्नुहुन्छ सिनी चिजीले आज पनि अजर अमर गीत सुन्दैछु झण्डै भुलेको लोकेश तिमिल सिन्हा लेख्नुहुन्छ अजर अमर गीत सुन्दैछु आभारी छु तपाईँप्रति जानकारीको निम्ति अनि अजर अमर गीतको टोलीलाई झमझम पानी पर्यो असारको रात बारीबाट बज्न लाग्यो मकैका पात सधैँ सुनिरह जस्तै गीत रतनदास प्रकाशप्रति हार्दिक श्रद्धांजलि गोकुल सापकोटा लेख्नुहुन्छ सुशील सिद्धान्त पाल्पाबाट लेख्नुहुन्छ पाल्पाको यो जाडोमा सिरकभित्रै छोपिएर दाजुको मिठो आवाजसँगै कार्यक्रमले राष्ट्रियता र स्रष्टाको सम्मानका शब्द बोल्दा खुशी लाग्यो कमान सिंह मुक्सु त्यसै गरी दीपकजी लेख्नुहुन्छ कार्यक्रमका बारेमा र दिवाकर खड्गाको आफ्नै टिप्पणी छ गायक संगीतकार दिवाकर खड्गाको जाडो महिना आउन लागेकोले कार्यक्रमको समय परिवर्तन भए कसो होला भनेर उहाँले टिप्पणी पनि गर्नुभएको छ रूपेन्द्र गुरूङले हिजोको कार्यक्रमका बारेमा आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएको छ म्युजिक कम्पोजर सेके रसाइली ह्याड टु एग्री विथ यु सर आउ सम म्युजिक कम्पोजर नाउ लिसनिङ अल अफ हिज कम्पोज सङ भनेर उहाँले हिजो प्रसारण भएको संगीतकार विशेष अन्तर्गत सेके रसाइलीका बारेमा चर्चा गर्नुभएको छ रतनदास प्रकाशको गीत संगीतको पक्ष एकातिर छ भने रंगमंचको इतिहासमा उनले ल्याएको योगदानलाई अमूल्य मानिन्छ विक्रम सम्बत उन्नाइस सय चौरानब्बेमा रतनदास प्रकाशले नेपालीमा अनुदित सलीम बेगम नामक नाटकमा अभिनय गरे नेपालीमा खेलिएको उनको यो पहिलो नाटक थियो बालकृष्ण सम रतनदासप्रति यसरी उद्गार व्यक्त गर्थे मानिस सानै भएर जन्मोस् मानिस सानै भएर जन्मोस् तर ठूलो भएर मरोस् बालकृष्णसम्मको यो महावाणीसँग रतनदास प्रकाशको जीवन अचम्मसँग मेल खान गएको छ नेपालमा सर्वप्रथम माइक्रोफोनमा गीत गाउने गायक नै रतनदास प्रकाश थिए उनले नयाँ माइकमा दुई तीन दिनसम्मको कार्यक्रममा गाउनु परेको थियो यो अंशलाई साभार गरेको थिए रामशरण दर्नालको पुस्तकको रतनदास प्रकाश नामक सम्झनाबाट रतनदास प्रकाशका बारेमा रामशरण दर्नाल अगाडि लेख्नुहुन्छ विक्रम सम्भ दुई हजार बीस सालदेखि मास रतनदास प्रकाश पुष्प शमशेरको नाचमा नायक भए यसबेला पुष्प शमशेर कहाँ जोगलालले बाह्रै महिना नाच देखाउन पाउने परमाङ्गी पाएका थिए तर रतनदासलाई जोगलालले शक्ति लगाई व्यापार गर्न सुरु कसे केही महिना व्यापार चल्यो पनि तर कलाकारले गरेको व्यापार कति दिन टिक्ने त्यसबेला रतनदास र भवानी दासले बनाएका अनेक किसिमका रोटी केक र अंग्रेजी खानाको अर्डर सम्भ्रान्त परिवारबाट धुइरो लाग्थ्यो उनीहरूले बनाएका परिकार बडो स्वादिष्ट मानिन्थ्यो तर जात र कानूनले उनीहरूको हातको पानी चल्दैनथ्यो योभन्दा बढ़ी विडम्बना के हुन सक्छ एकपटक त प्रधानमन्त्री जुद्ध शमशेरले आफ्ना केटी र सुसारीहरूसँग यतिसम्म भनेका थिए रतनदाससँग को को पहिला जान्छौ जाओ म यसको पानी चलाइदिन्छु तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरको यो वाणी नेपाली राजनीतिको इतिहासमा एउटा महत्वपूर्ण बानीका रूपमा लिइन्छ जुन रतनदासका निम्ति मात्र एउटा स्वीकृति दिइएको भनिन्छ भने रतनदास प्रकाशले राणा शासन हटेपछि नेपालमा सांगीतिक विकासका निम्ति तत्कालीन राजा महेन्द्रका नाममा महेन्द्र संगीत निकेतन खोले महेन्द्र यद्यपि संगीत प्रेमी र उनले आफ्नै पत्नी रत्न लक्ष्मी शाहका नाममा रत्न रेकर्डिङ स्टुडियो वा रत्न रेकर्डिङ संस्थान शुरू गरे पनि उनी संगीत बाहेक वा नेपाली थिङ ट्याङ्कका बारेमा पनि बड़ा चिन्तित व्यक्ति मानिन्थे र त्यस्तै शासक मानिन्थे उनले भारतमा रहेका प्रसिद्ध नेपाली साहित्यकारहरू सूर्य विक्रम गेवाली लयन सिंह बाङदेल संगीतकार अम्बर गुरूङलाई नेपाल निम्ति आए भने उनले नेपालको सिमानामा जहाँ जहाँ भारत नजिक पर्थ्यो त्यहाँ भारतीयहरूसँग अनुहार नमिल्ने नेपालीहरूलाई उनले सिमानामा लगेर राख्ने काम गरेका थिए महेन्द्रको त्यो भिजनको वा त्यो दृष्टिकोणको अहिले पनि कहिलेकाहीँ अहिलेका उग्र क्रान्तिकारी नेताहरू चर्चा त गर्छन् तर संगीतमा महेन्द्रले पुर्याएको योगदानको कुरा रतनदास प्रकाशले धेरै पटक गरेका छन् त्यही महेन्द्रको नाममा स्थापित महेन्द्र संगीत निकेतनमा बच्चो कैलाशले महेन्द्र संगीत निकेतनका निम्ति संगीत गरेको यो गीत पीएल श्रेष्ठको स्वरूप ठुरीलाई पर्खी बसे बित्यो मेरो यो जोवन जति एक्लै चुप चाप र मान सधैँ नै मेरा जीवन कसारा गति ठुरीलाई पर्खी बसे न आइदार बादल हुरी मलाई जानु छ टाढा न न आइदार बादल हुरी मलाई जानु छ टाढा के भो एक्लो छु जीवनभरि लाग्छ आफ्नै त माया पनि निठुरीलाई पर्खी बसे सुनसान आँखा भरी मैले साथो छ जीवन फेरि यो सुनसान आँखा भरि मैले सास्नु छ जीवन फेरि बलिरहन्छ आँगनमा दियो तिमी आए न आए पनि तिमीलाई परखी बसे बित्यो मेरो यो जोवन जति एक्लै चुप चाप र मन सधैँ नै मेरा जीवन कसारा गति लाई पर्खी बसी इन्द्र गुरूङ हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ सिंगापुरमा कार्यालयबाट कोठा फर्किने बेला मोटरमा अजर अमर गीत सुन्नुको मजा नै बेग्लै धन्यवाद दाजु भनेर लेख्नुहुन्छ त्यसै गरी भर्खरै पोखरा पुग्नुभएका त्रिचन्द्र श्रेष्ठले पोखरामा यो कार्यक्रम सुनेर आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएको छ हाम्रो फेसबुकमा हामीलाई अजर अमर गीतहरूको आजको एक सय त्रियासी श्रृंखलाका बारेमा ईश्वर देवकोटा सरिता प्रजापति शिशिर आचार्य हरिहर हरिशरण तिमिल सिन्हा लगायत थुप्रैले प्रतिक्रिया व्यक्त गर्नुभएको छ गायिका सरिता प्रजापतिले पनि आफ्नो विचार राख्नुभएको छ र विशेष गरेर आज धेरैले पाकिस्तान र त्यसको वरपर आएको भुइँचालोको बारेमा पनि आफ्नो दुःख व्यक्त गर्नुभएको छ सरिता प्रजापति लेख्नुहुन्छ के गर्नु दाई हाम्रो छिमेकी नै अस्ति अस्ति पर्यो आफू मात्रै खाने लाउने भनेर उहाँले टिप्पणी गर्नुभएको छ भने यहाँ अन्य धेरै मित्रहरूले आजको सांगीतिक कार्यक्रममा रत्नदास प्रकाशको आवाज सुन्नु र आफ्ना अग्रजहरूले गाएको गीतको याद गर्नु संयोग भएको कुरा पनि उल्लेख गरेका छन् रत्नदास प्रकाशले जीवनमा पहिलोपल्ट बेलायती राजदूतावासमा आमन्त्रित भारतीय कलाकारहरू समक्ष झ्याउरे गाए त्यस संगीतमय वातावरणले उनको झ्याउले निकै रूचायो रतनदासमाथि यसको गहिरो छाप पर्यो उनले राम्रो नराम्रो जस्तो भए पनि नेपालीमै गाउने अठोट गरे नेपाली गीतमा उनले एक प्रकारको क्रान्ति नै ल्याइदिए आफ्नो कलाको प्रकाशले कलाकार रतनदास प्रकाशमान हुँदै गए त्यसबेला अनेकौं सामाजिक अन्याय अत्याचार यातना र कुण्ठासँग संघर्ष गर्दै उनी नेपाली सांस्कृतिक जगतमा ચમકંદાઈ ગઈ आयो नींद आखा तिम्रै भगत यो दिलमा आयो साथी सैन देना छको मेरो तिमी बाहेक भरोसा दिल माँ बोला भरोसा दिल माँ बोला न राखे ख्याल इज्जत को न समझे आपनों को ही बरे थे जान को बाजी ओ साते तिम्रो नहीं लागी पो साथे तिम्रो नै लागि गडाई सम्झना तिम्रै भगत यो दिलमा आयो सभी पौडी तला को पारी कसोरी यो शरद काटो हमेशा झलझली सम्झे हमेशा झलझली जेबी गाउँले लेख्नुहुन्छ म माहुर्यौं राधा केही समय ओझेल परेनी एक सय त्रियासीौं श्रृंखला सुनिरहेछु भनेर राजेश्वर उदयका पंक्तिहरू पुनः दोहोरिएका छन् झमझम पानी परे यो गीत सुन्दै गर्दा मेरा बाबा प्राण प्रसाद उदयज्यूले एलपी रेकर्ड ग्रामोफोनमा बजाउनु भएको याद गराउनुभयो धन्यवाद सहन प्रधान लेख्नुहुन्छ चितवनबाट दशैं अंकमा आडी बर्मनका नेपाली भाइहरू भन्ने शेखर खरेलको निबन्ध पढ़ेको थिए अजर अमर गीतहरूमा आडी बर्मनका अन्य नेपाली भाइहरूको बारेमा जान्न पाए अनुग्रहित हुने थिए गायिका सरिता प्रजापति सुन्दैछु मास्टर रतनदास प्रकाश स्पेशल अजर अमर गीतहरूमा हार्दिक धन्यवाद लेख्नुहुन्छ सानो काजी बस्दा कोटी खुशी लाग्यो आज उहाँको बारेमा सुन्न पाएकोमा मेरो बुवाको सबभन्दा मनपर्ने गायक मास्टर रतनदास प्रकाश र त्यसै गरी हाम्रा मित्र कुमारजङ कार्की लेख्नुहुन्छ नेपाली संगीत आकाशमा त्यस बेलादेखिकै समावेशी इतिहास पुरूष मास्टर रतनदास प्रकाशज्यूमा हार्दिक श्रद्धा सुमन आजको कार्यक्रमको अन्त्यमा मवी शाहको रचना रतनदास प्रकाशको संगीत र स्वरमा रहेको गीत प्रस्तुत गर्दै यो कार्यक्रमबाट प्राविधिक मित्र सन्दीप सुद्दास सहित म प्रस्तुता पनि विदा चाहन्छु र आगामी कार्यक्रममा हामी पुनः एक विशेष श्रष्टाको सन्दर्भ लिएर आउने नै छौं हवस्त शुभरात्री कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज